सपना नराम्रो डराए निन्द्राबाटै झस्केर कराए हो हो हो धेरै माया गर्छिन् मेरी सानोले धेरै माया गर्छिन् मैले धोका दे भने सानोलाई तडपिएरै मर्छिन् नराम्रो डराए निन्द्राबाटै झस्केर कराए हो हो धेरै माया गर्छिन् मेरी सानोले धेरै माया गर्छिन् मैले धोका दिएँ भने सानोलाई तडपिएरै मर्छिन् मैले धोका दे भने जान्छ पलफलमा यो आत्मा हो हो धेरै माया गर्छिन् मेरी सानोले धेरै माया गर्छिन् मैले धोका दे भने सानोलाई तडपिएरै मर्छिन् एकैछिन साथमा जान्छ फलफलमा यो हो हो धेरै माया गर्छिन् मेरी सानोले धेरै माया गर्छिन् मैले धोका दे भने सानो आउँदो रहन्छु रगत पानी अङ्गमा बहन्छु हो हो धेरै माया गर्छिन् मेरी सानोले धेरै माया गर्छिन् मैले धोका दिएँ भने सानोलाई तडपिएरै मर्छिन् मान्छु रगत बानी अङ्गमा मान्छु हो हो धेरै माया गर्छिन् मेरी सानोले धेरै माया गर्छिन् मैले धोका दे भने सानोलाई तर्पिएरै मर्छिन् धोका दे भने सानोलाई